उन्तिस इन्द्रावती बाहुने पार्टी अझ मिलौचेदेखि दोलालघाटसम्म फैलिएका माझीहरूकी आमा नै हुन् त इन्द्रावती यी माझीका नसाका रगतमा सिङ्गै इन्द्रावती प्रवाहित छ आमाको दुध जस्तै अझ आमाले त यी माझीका छोराछोरीलाई खालि जन्म मात्र दिन्छन् खुट्टो धरतीमा जमाएर टेक्न नसकुन्जेल दुध र खोले फाँडोले हुर्काउँछिन् अनि पछि तर इन्द्रावतीले त उनीहरूलाई कर्म दिन्छन् खनी खोस्री पानीको धारालाई अर्कैतिर मोडेर लान सके पाखुरी बजारेर खान पाइने धरती पनि दिन्छन् नभए पनि माझीका छोराछोरी हुन् जिउनीका रूपमा माछा दिन्छन् र हिउँदमा घट्ट बाँध्न कुलाका रूपमा पानी त कतै नजा त्यसैले माझीका छोराछोरीका लागि इन्द्रावती आमाभन्दा बढी आमा तर यही गर्व दिने आमा पनि अब दुबलाउँदै गएकी छन् बारीको डिलबाट तल खोलामा हेर्दै बुढो माझी भूमा सोध्छ नभ यसमा पौल पानी छ न यसका पेटमा पौल माछा हो थियो जबसम्म यस सेरोफेरोका धरतीमा धर्म थियो काजी मालिक खानदानका मनमा धर्म थियो रैतीका प्रति उनीहरूका मनमा दया माया थियो खोलुप्रति श्रद्धा भक्ति थियो तर अब त ती सबै उडे सहर र पहाड गाँस्ने बाटो चौडिएर विचित्र विचित्र सवारी चल्न थालेपछि ती सवारीले बोकेर सहरका विचित्र विचित्र विकृतिहरू बम बारुद फेसन र राजनीतिका विकृतिहरू धुवाँ र विस्फोटका विकृतिहरू यहाँ भित्राउन थालेपछि अरू त अरू खोलाका माछा पनि कि त मोगलान पसे कि त हिमाल चढे भूमाका विचारहरू खोलाको गतिसँगै गाउँको बदलिँदै गएको स्थितिलाई लिएर दगोर्न थाल्छ गाउँमा बुढाकाजीको हैकम छाउन्जेल जीवन त्यति जटिल थिएन तर सानाकाजीको हैकमको उदय हुन थालेपछि गाउँको जीवनमा राहुको छाया परे चाहिँ सबैतिर कालो भविष्य मात्र देखिन थालेको छ अस्ति गए राति बुधिनै र हरेले स्कुलमा गएर जथानाम गरेर ढोका फोरेर भाँड पहिलो मच्चाए तर उल्टो सानाकाजीको सिफारिसमा बुढाकाजीले स्कुल नै बन्द गराइदिए गाउँलेहरूलाई पुलिसको धम्की पनि दिँदै हिँड्छन् साना काजीका जुम्राहरू कुनै कुनै ऐन कानुन बुझ्ने पनि होलान् तर भएर के गर्नु राजाका अगाडि बाबाको दुहाई अनि त्यस्तै बेलामा उसका सामु देवु पन्नेहरू आएर उभियो को देवु पण्डित कताबाट पाल्नु भयो अँ म देबु नै हुँ यसै घुम्दै आएको नि के छ तिमीहरूको हालचाल यसो बुझौँ भनेर नि देबु रुले नजिकै आएर चौताराको भुमाको हाराहारीमा बस्दै भन्यो अँ साना काजीले त तिमीहरूका काभ्राको पाटोमा बेदखली गरेर हवेली बनाउने अठोट गरेका छ अरे नि होइन के साँच्चै हो खै म के भनौँ बडो भुमाले निर्लिप्त रहन खोज्दै भन्यो अब बनाउँछन् भने बनाउँछन् के गर्न सक्छौँ हामी र उनका जग्गा उनका धरती तिमीहरू पनि सोझा हो बाबाई अझ लाटा देबु पनेरुले बुढोको चेतना उकास्ने जमर्कोमा भन्यो त अब आफ्ना जग्गा भन्दैमा मैयानी लागेको जग्गा दखल गर्न पाइन्छ हो घर नभए त घर बनाउने नाउँमा पाइन्छ तर घर छँदा छँदै कानुन बनिसकेको छ कानुन लाग्छ खै के पत्तो बुढो भूमालाई केही पत्तो छैन साँच्चै कानुन र सानुनको पत्तै भए पनि के गर्ने र साना काजीका जाल फरै बन्दुकका डालका साबु कानुनको दुहाई दिँदै चौतारा अड्डा के याउले धाउनु के सामल र बलबुत्ताले नाग्नु सिपाको अजङ्ग पहाड यी गोरु गाँडे माझीका सन्तानले तिमीहरू त्यसै लुत्रुक्क परेर साना काजीलाई मनलागे गर्न कसरी दिन्छौ त देवु भनेरू बुढाको अधिकार भावनालाई कुदेर्ने प्रयत्न गर्छ बुढाको र माझी समाजको साँच्चीको हिमायते भएर होइन उसको पनि साना काजीसँग हिसाब छिनफान गर्नु छ त्यसैले देवु पनेरू सुरुदेखि नै साना काजीको त्यस क्षेत्रमा राजनैतिक प्रतिद्वन्दीका रूपमा देखा पर्दै आएको छ अघि प्रधान पञ्चको चुनावमा हरिकृष्ण सन्यासीको खुलेर पक्ष लिएको थियो उसले अनि अहिले पनि ऊ सानो काजीलाई राष्ट्रिय पञ्चायतमा पुग्नबाट रोक्न भरमकदुर गर्दै थियो त्यसैले त्रिलोचन सिंहबाट हुने जुनसुकै अन्यायपूर्ण र जनविरोधी काम कारवाहीलाई ऊ तुरन्त राजनीतिक रूप दिएर उसका विरुद्ध प्रयोग गर्न थम्सन्थ्यो हुन त गाउँ फर्कका अधिकारीहरूका तर्फबाट साना काजीलाई त्यस क्षेत्रबाट राष्ट्रिय पञ्चायत सदस्यमा मनोनयन गर्ने प्राय निश्चित थियो र देवु भनेर आफू उम्मेद्वार पनि थिएन तर पनि ऊ सानो काजीलाई उखाड्न जिउ ज्यानले डटेको थियो देवु पनेरू अथवा पुरा नाम देवराज पनेरूको सानो काजीसँग आफ्नै हिसाब किताब थियो बडा बुढा काजी अर्थात् कप्तान काजीका पालासम्म मात्र होइन हाल बुढा काजीका पालामा पनि दिलु पनेरू देबुका बाबु डिल्लीराम पनेरू काजी खानदानकै पुरै त्यहीँबाट जीविका गर्थे उनीहरूकै प्रसादमा आफ्नो वृत्ति र जीविका चलेको ठान्थे काजी चतुर्भुजका जगजगी छौँचेलसम्म पनि बेला बखतमा धार्मिक कार्यहरू सप्ताह भागवत महादेव थान देवी थानमा लाखबत्ती पूजा रुद्री चण्डी दान धर्म आदि भइरहन्थ्यो यसबाट पनि दिलु पनेरुलाई आरामदायक आमदानी हुन्थ्यो त्यसैले उनी काजी खानदानप्रति ज्यादै निष्ठावान वफादार थिए अनि यिनै दिलु पनेरुले आफ्ना छोरा देवु पनेरुलाई पनि आफ्नै साँचामा ढाल्न ठुला घरको पुरै चोटे कोठे बनाउन प्रयत्न गरे एक माना चामल बढी पाक्दा पनि पनि भोजन काजीका भान्सामा हुन्थ्यो तर जमानाको हावाले गर्दा दिलु पनेरुले देवुलाई आफ्नै कर्मकाण्डी पुरु त्यहीँ पण्डित त्यहीँको साँचोमा ढाल्न सकेनन् देवु सानो काजीको देखासेखी अङ्ग्रेजीको पढाइतिर लहसियो गाउँमा त्यति बेला अङ्ग्रेजी त के कर्मकाण्ड बाहेक कुनै पढाइको व्यवस्था थिएन सानो काजी सहरमा एक्लै बस्ने स्कुल पढ्न जानुपर्ने हुँदा पकाइ खाइ गर्न र अरू नुन तिहुन हाट बजार गर्न अप्ठ्यारो पर्ने स्कुलको आफ्नो पढाइ घरको पाठ हेर्ने कि घ्याम्पामा चामल सकिएको नसकिएको हेर्ने त्यसका अतिरिक्त लुगाफाटा मैला भए धोबी कहाँ लानु पर्यो घरको बढार कुणार सुगर सफाई सबै कुरा गर्नुपर्ने त्यतिका लागि मात्र घरका जान पठाउनु पनि चाँजो नमिल्ने अनि के गर्ने बुढाकाजीलाई समस्या थियो अनि यस्तैमा दूरदर्शी बुढाकाजीका दिमागमा एउटा विचार उब्जियो ए पुरे दाई भन्दा छ महिना वर्ष दिन जेठा थिए डिल्लीराम भनेर तिमी छोरालाई सहारा राखेर पढाउँछौ पूर्णिमाका दिन सिधा लिन आएका बखत एक्कासी बुढाकाजीबाट यस्तो अप्रत्याशित प्रश्न सुनेर पहिले त दिलु पण्डित तकजिल्ल परे अनि एउटा आकाश वृत्तिका बाहुनले सारा छोरो पढाउने के भानुभूतिका सपना चाहिँ कुरा गर्छन् यी काजी तर बुढा काजीले सानो काजी सहरमा एक्लै भएको र देबु गएर बस्यो भने दुबईको रेखदेख दुबईले गर्ने र दुबईको पढाइ पनि हुने कुरा र देबुका लागि सामल खर्च काजीबाटै भर्ने सबै कुरा सम्झाएपछि दिलु पनेरुको छातीमा हर्ष अटाई नअटाई भयो कानाले के खोज्छ आँखो बाबु काजी हजुरकै निगाहबाट मैले यत्रा परिवारको जहान थामेर ल्याएको छु अब फेरि मेरा माथि यत्रो निगाह मैले नाइ नास्ति गरौँला र तर देबुकी आमासँग एकपल्ट यहाँनिर बाठा दिलुले पनि आफ्नो ब्राह्मण मस्तिष्कको तीव्रताको झलक दिइहाले अर्थात् काजीको प्रस्ताव सुन्दा साथ होस हवास छोडेर आफ्नो उत्सुकता देखाउनु सट्टा उनले काजीकै आग्रहको वजन बढी तुलाउन पत्नीको अड्को राखे ताकि पछि काजीले बाहुनसँग राय लिन कुरो अप्काएको जुको झैँ टाँसिहाल्यो अनि मैले देबुका लागि पनि सहरको खर्च भरेर पढाएँ भनेर उड्कन नपाउन् यी ठुला बडाको जिब्राको के भरोसा दिलुको अप्रत्यक्ष अड्कोले काजीको भ्रिकुटी किन्चित टेढो भयो तर आखिर देवुलाई त्रिलोचनका साथमा सहर राखेर पढाउने निदो हुनु नै थियो र भइहाल्यो केही दिनपछि देवु त्रिलोचन सिंहसित बसेर पढ्न भने सहर पठाइयो तर यहाँ आएपछि बुढाकाजीले उसलाई पढ्नभन्दा बढी सानाकाजीको काजीको भान्से र नोकरका रूपमा पठाएका हुन् भन्ने कुरा प्रष्ट भयो तर जे भए पनि चतुर बाहुनको छोरो हुँदा भविष्यको कुरा विचार गरेर मौकामा कोरीको पनि पाउ मोल्नुपर्छ भन्ने कुरा मनमा राखेर सानो काजीको दासतालाई स्वीकार गर्यो देवुले सानो काजीको सहरको दिनचर्यामा पढ्नुभन्दा बढी भराल लिनु र मोज मजा गर्नु थियो बाबुले चारतिरबाट सोहरेर पठाएको पैसाको खोलो त छँदै थियो स्कुलका बाँडिएका केटाहरू भटुलेर उसले आफ्नो एउटा मण्डली खडा गरेको थियो त्यसै मण्डलीको पैसे नेता बनेर ऊ त्यति बेला चलेका सबै अपराध र कुकर्महरू गर्दथ्यो क्याम्पसमा पढ्ने केटीहरूलाई जिस्काउनु सताउनु र मौका परे उनीहरूलाई अपहरण गरी सिलभङ्ग गर्नुदेखि लिएर हेडमास्टर प्रिन्सिपलहरू र असल खालका सिधासुधा केटाहरूलाई धम्क्याउनु पिटपाट गर्नु अनि चक्कु छुरीको आतङ्क फैलाएर जाँच र कक्षामा मनपरी गराउनु सबै कार्य उसको इसारा र खर्चमा चल्थे पछि दुई हजार सत्र सालको परिवर्तनपछि विद्यार्थीमा उम्रेको असन्तोष र विद्रोहको नेतृत्व गर्ने निहुले सरकारी पैसा खाएर विद्यार्थीहरूको सङ्गठन भत्ताभुङ्ग पारेको पारितोषिक स्वरूप उसले आफ्नो जिल्लाको नेतृत्वको जिम्मा पायो अनि अनेक जाल फरेब र बन्दुकका भरमा जिल्लाका जनतामा जबरजस्ती आफ्नो नेतृत्व लादेर ऊ सरकारी स्तरमा एउटा महत्त्वपूर्ण व्यक्तिका रूपमा चम्क्यो तर देवु पनेरू साना काजीकै साथमा उसैको साबल खर्चमा पढे लेखेर केही विद्या हासिल गरेको देवु भनेरू पञ्चायतको सुरुदेखि नै उसको प्रतिद्वन्दितामा उत्रियो किनभने विद्यार्थी अवस्थामा उसले पढ्नुभन्दा बढी साना काजीको भात पकाउनु भाँडा बाँच्नु बजार गर्नु मात्र होइन कोपरा फाल्नु र जाँड धोकेर छाद्नु छेर्नु गरेका बेला उसको मलमूत्र सफा गर्नु आदि निर्घिणी काम पनि गर्नु परेको थियो बाहिर स्कुल कलेजमा जति उच्छृङ्खल जीवन सानो काजीको थियो त्यसभन्दा पनि बढी भाँड भैलोको जीवन उसको घरभित्र थियो यी सबै कुराको परिणाम देवु पनेरुले बडो कष्टसाथ भोग्नु पर्थ्यो तर त्यति गर्दा पनि सानो काजी उससँग समानताको त परै जाओस् मनुष्यताको व्यवहारसम्म पनि गर्दैन थियो बात बातमा गाली अपमान र मुक्की चलाउनु त उसका लागि मामुली कुरा थियो एकपल्ट होइन धेरैपल्ट साना काजीले सबैका अगाडि यस्तै अपमानित र लाञ्छित गरेर देवुलाई लातले हानेर अपमान गरेको थियो तर समयको कमनीयतालाई देखेर उसले त्यस अपमानलाई चिराइताको झोल झैँ म्यादी ज्वरो हटाउने औषधिका रूपमा ग्रहण गरेको थियो किनभने यी सबै दासताका साथ उसले त्यहाँ केही सिक्ने पढ्ने र ज्ञान हासिल गर्ने मौका पाउँथ्यो पनेरू तीव्र स्मरण शक्ति नहार्ने जिज्ञासा र उच्च महत्वाकांक्षाको धनी भएकाले सानाकाजी खुवापमान र तिरस्कार सहितको घोर दास्ताका बीचमा पनि राम्रो नम्बरमा एसएलसी उत्रियो यसभन्दा पर पनि उसले आफूलाई सफलतापूर्वक बढाउन सक्दो हो तर त्यसै बेला पहाडमा उसका बाबु डिलीराम पनेरूको मृत्यु भएकाले उसले अनाथ आमाको जिम्मा लिन पहाड फर्कनु पर्यो यी सबै कारणले गर्दा देवु भनेरूमा सानो काजीप्रति तीव्र घृणाको जन्म भइसकेको थियो त्यसैले ऊ मौका पाएका बखत सहर बसेर पढ्दा सानो काजीबाट पाएको प्रत्येक अपमानको सम्झनाले भित्रभित्रै सल्केर साना काजीको चरित्रको कालो पर्दा उघार्न थाल्थ्यो ऊ आफ्ना बाबुको धन रन्डी रक्सी र भाँड साथीहरूको भोजमोजमा उडाउँछ उसले नगरेको र नगर्ने भणेती त्यहाँ कुनै छैन ऊ त्यहाँ केटीहरूमाथि डाका गर्ने काम पनि गर्छ सुरु सुरुमा देबुको यस किसिमको आक्रोश केवल व्यक्तिगत रूपमा साना काजीसम्म मात्र थियो उसको राजनीतिक जीवनमा पुगेको थिएन तर जब पछि साना काजी सहरिया ठुला नेताहरूद्वारा क्षेत्रीय नेताका रूपमा स्वीकृत भएर आयो अनि देबुको विरोध राजनीतिक रूपमा पनि गतिशील भयो यो विरोध प्रधान पञ्चको दोस्रो चुनावमा एकैदम प्रखर भएर प्रकट भयो देबु पनेरूले एक्कासी काजी खानदानले लाएको गुण बिर्सेर साना काजीको विरुद्ध हरिकृष्ण सन्यासीको पक्ष लियो रे भन्ने खबरले बुढा उच्च अहङ्कारमा एक छापट पर्यो यही क्रोधको आवेगमा उनले देबु पनेरूलाई तुरुन्त आफ्ना हजुरमा हाजिरी दिन आउने समन पठाए बुढाकाजीको सबन पाएर देबु पनेरु पहिले त भित्रभित्र एकपल्ट दहलियो उसले अब बुढाकाजीको विस्फोटक क्रोधको मुकाबिला गर्नुपर्नेछ तर ऊ बुद्धिमा तीव्र र मेधावी मात्र नभएर आत्मविश्वासको पनि धनी थियो उसलाई के को र कसको डर देवु तै पनि अलि हच्केको र अलि खुम्चिएर बुढाकाजीको सामु हाजिर भयो सांस्कारिक रूपले काजीको हैकम शिरोधार्य गर्दै आएको देवुको ठडिएको आत्मा बुढाकाजीसँग आँखा जोत्नासाथ एकपल्ट भुइँमा पस्रे झैँ उसले अनुभव गर्यो क्या हो देवु तैँले त निकै जजमान खानदानको निमेक झोकाइछस् त देबुलाई आफ्ना अगाडि देख्ला साथ बुढा काजीले आफ्नो मुखमा जडिएको खप्तडी नलीको चाँदीको खोल कटक्क दाँतले ठोकेर गर्छे मैले तँलाई खर्चभरिभरि सर राखेर पढाएको गुणको पैँचो आज तैँले यसरी तिरिस होइन के कुरा मर्जी हो काजी बुवाले मैले त देबु बुढा काजीका अगाडि आफूलाई भुइँमै मिलेछ अनुभव गरिरहेको थियो तर पनि उसले आफूभित्रको आत्मविश्वासलाई पुनः ठड्याउने प्रयत्न गर्दै आफ्नो अनुहारमा एउटा अबोध शिशु भाव ओढेर भन्यो धेरै पाठाउन नखोज काठा गाउँमा बसेर उसमाथि मेरो खानदानको पुरेत भएर मेरै परिवारको एउटा छोरो जस्तो भएर आज मेरा छोराको सतुरको हिमायत भएर निस्किस् त आँट त निकै ठुलो गरेछस् बुढाकाजीको बुजुर्ग हप्कीले देबुले आफूलाई निकै विचलित भए हुन पनि साना काजीप्रति उसको जतिसुकै उग्र घृणा र क्रोध भए पनि बुढा काजीप्रतिको आदर र सम्मानको भाव त उसभित्र पूर्ण मारेको थिएन किनभने अन्त्य समयमा पनि बुढाकाजीको सहार नपाएको भए उसले यस धरतीमा बलियो खुट्टा टेक्न सक्थ्यो सक्दैनथ्यो थियो शङ्कै छ देवुका बाबु दिलु पण्डितको चरित्रमा सबै गुणै गुण भए पनि एउटा सबैभन्दा ठुलो वैगुण थियो जुवा राणाका पालामा दसैँ तिहारमा खेल्ने बानी लागेका जुवा पञ्चका पालामा घरै फुक्का भएकाले दिलु पण्डितले आफूले जन्मभर कसैलाई रसाएर कसैलाई हँसाएर र कसैलाई फसाएर जोडेको सम्पत्ति समेत त्यसैका कालो पेटमा स्वाहा पारिसकेका थिए त्यति मात्र होइन काजी खानदानका कप्तान काजीले दिएको बसोबास घरबारी पनि बिष्टे मुखियाका पेटमा बन्दकी पारिसकेका थिए बाबुको काज किरियापछि आफूलाई एउटा अनाथ विदु आमाका साथ यस्तो विकट परिस्थितिमा पाएर देबुको अद्घल्चो मानसिकता एकदमै डामाडोल भयो अब कसरी उसले यस्तो भयङ्कर स्थितिको सामना गर्ने तर यसै बेला बुढाकाजीले आफ्नो उदारताको हात उसतिर बढाएर उसलाई आश्वासन दिए नाति बाबै तेरा बाबुले छोडे पनि म छु तैँले अनाथ हुनु पर्दैन अनि त्यसै साल बुढाकाजीले नै मान्छे पठाएर फटक शिलाका रमाकान्त पण्डितकी छोरीसँग काम कुरो छिनाई बिहाबारी गराएर माथिल्लो टपलमा एउटा ठिक्कको घर घडी दिएर राखिदिए यो बुढाकाजीको गुण उसले बिर्सन सक्ने र हुने खालको होइन त्यसैले काजीको सामु देबु करिब ग्लानीको पनि अनुभव गर्न थाल्यो तर साना काजीको बात बातको लात बात तिरस्कारद्वारा मिलेको अपमान बोधको ज्वाला हरदम तीव्रता साथ उसको अन्तरमा सल्किरहन्थ्यो उसैले काजीको गुणको स्मृतिले उब्जाएको ग्लानीको वचन हल्का गराइदिन्थ्यो मैले के आँट गर्नु काजी बुवा अब देवुले पनि स्वरमा अलि दृढता ल्याएर भन्यो हजुरका सामु जोरी बन्ने त्यस्तो काम गर्ने जस्तो पनि लाग्दैन साना काजीको विरोधीको हिमायती बनेर हिँड्नु उसका प्रचार गर्दै हिँड्नु के त्यो मेरो जोरी बन्नु होइन काजीको स्वरमा एउटा गहिरो व्यङ्गको धार थियो के यसैलाई भन्छन् गुणको गुण तिरेको यसमा गुण भए गुणको के कुरा छ काजी बुवा देबु अब बहस गर्ने स्तरमा उत्रियो मैले अरू कुनै पनि कुरामा काजी बुवाको आज्ञा सिरोपर गरेरै सम्झनु भए बेला टाउकाले टेकेर हुकुमको तामेली गरेकै छु तर राजनीतिमा त त्यस्तो कुनै कुरो भएन यो आफ्नो आफ्नो राजनीतिक विश्वासको कुरो हो मैले सानाकाजीको कुनै व्यक्तिगत विरोध गरेको छैन प्रधानको सिटमा उठ्न संविधानले सबैलाई दिएको छ र पक्षले नै अधिकार पनि यसमा रिस रागको त कुरै केही छैन त्यसमा पनि जस्तो सानो काजी हजुरका छोरा त्यस्तै म पनि हजुरकै छोरो पुरेतको छोरो पनि त छोरै हो हो छोरै होस् मैले छोरे सामान ठानेर कहाँ चढाएकोले त तैँले बाउ देखेर मेरो कोखामा लाथानिस् बाहुनको छोरो तँलाई जीविका त मैले दिएकै थिएँ राजनीति र हैकमका कुरामा तँलाई के चासो थियो बाहुनका छोराले बाहुनकै कर्म गर्नुपर्छ काजी बुवा रिसानी माफ होस् देबुले निकै विनित हुने अभिनय गर्दै भन्यो समयले कोल्टी फेरेको हजुरलाई थाहै भएन आज हैकम क्षेत्रीको मात्र होइन सबैको अधिकारभित्र छ त्यसमा पनि राजनीतिको मूल सूत्र त अनादिकालदेखि बाहुनकै हातमा रहिआएको छ हजुरले शास्त्र पुराण त सुन्नुभएकै छ हाम्रो देशमा मात्र किन संसारभर नजर घुमाइबक्सियोस् सबै राजनीतिको सूत्र बाहुन अर्थात् पण्डित पुजारी पोप मौलवीकै हातमा त छ लाग काठा मेरा अगाडि ज्यादा ज्ञान बुद्धि नछाट आफ्नो अल्प ज्ञानको तीव्र बोधले बुढाकाजीको क्रोधलाई झन् उग्र पारेर उकासिदियो मैले तेह्रभन्दा दस बिसवटा बढी नै फटाएको छु बुझिस् तेरा जति ज्ञान बुद्धि मेरा पनि छन् मैले घाममा सुकाएर कपाल सेतो बनाएको होइन बुझिस् मैले तँलाई आफ्ना छोरा सर सहरा राखेर सामल खर्च भरेर पढाएँ तर आज सहरमा छोरा सर राखेर पढाएको बार बारको उल्लेखले यतिन्जेल मनमा राखेको सानो काजीद्वारा पाएको अपमान र तिरस्कार बोधको तीव्र ज्वाला एकाएक छाना फोरेर राखियो देवुले पनि स्वरमा तीव्रता भरेर जवाब दियो काजी बुवा हजुरले मलाई आफ्ना छोरा सर सहरमा राखेर दुई चार अक्षर सिक्ने मौका बक्सेर जुन ठुलो ऋण लगाइ बक्सेको थियो त्यो ऋण साना काजीको चुलोमा चक्र पोलेर जुठो भाँडा धस्काएर त्यति मात्र होइन बेला बखतमा उनका दिशा पिसाब र उल्टी बान्ताले भरिएका कोपरा फोहोर भएका लुगा बिछौना माझेर धोएर सफा गरेर उहीँ बस्दै चोगाइसकेको छु त्यसमाथि रातो दिन उनका लात र बात अपमान र तिरस्कारको लाग्ने धारले आफ्नो बाहुनपनको स्वाभिमानलाई छिया छिया बनाएर सबै थुक र लातको चोटको पीडा पैताला मुनि दबाएर अझ ब्याज र ठेकी घिउ खाने समेत चुकाइसकेको छु र अब पुरेत भएकै मात्र नाथाले मैले सम्पूर्ण हजुरहरूका औँलाका इसारामा चल्नुपर्छ भने मलाई यो पुरेतै चाहिएन आफ्नो पुरेतै आफैसँग राखी के रे के भनिस् काठा बुढाकाजीको संस्कारको सिङ्ग भयङ्करसँग गर्जियो हजुरले मैले भनेको सुनि देवुले पनि यतिन्जेलको आफ्नो संस्कारको विरुद्ध जुरुक्क उठेर काजीको आँखामा ठाडै हेरेर निर्भीक स्वरमा भन्यो मबाट अब हजुर र हजुरका परिवारको पुरिताई हुँदैन किनभने हजुर र हजुरका सुपुत्रका विचारमा पुरेतको मतलब केवल कर्मकाण्ड गराउने पूज्य मानिस होइन एउटा विचार समेत मान्यता र सिद्धान्त समेत बन्धक राखेको जजमानका हातमा आफ्नो आत्मा समेत बेचेको कमारो रहेछ त्यसैले आत्मा बेचेर कमाउने वृत्तिबाट जहान परिवार पोस्नुभन्दा भोकै मर्न उत्तम ठान्छु म आजदेखि म धर्म फराक भएँ अनि देवराज बनेरू फुक्खा सिंह झैँ काजीको ठूलो घरबाट छाती फुकाएर निस्केको थियो अनि उसले हरिकृष्ण सन्यासीका पक्षमा जिउ ज्यानले डटेको थियो अँ अनि बुढाकाजीले गिरी मास्टरलाई बोलाएर गाउँका केटालाई राति भेला गराएर पढाउने सिकाउने नगर्नु न त जागिर जाला रे भनेर ध्वास पनि दिए रे होइन देवु पनेरुले उदास र मरेका आँखाले शून्यमा हेर्दो भुवा बुढालाई फेरि कोट्यायो खोइ त्यसै भन्दारान भुमाले उदासीनतापूर्ण लवजमा भन्यो सब फरेब हुन् सब फरेब देवुले कटु स्वरमा भन्यो गाँठी कुरा चाहिँ के भने गाउँका तन्नेरी ठिटाहरू अब पढे लेखेर जान्ने बुझ्ने भएर हामी सर आउन लागे आफ्ना हक चिनेर त्यसका लागि जुझ्न लागे भनेर काजीहरूका मनमा डर पस्यो अनि बुधुने र हरे जस्ता फटालाई लगाएर कल गराए अनि त स्कुल बन्द गर्न न्यु भइहाल्यो खै नानी हामी त के जानु भुमालले निर्लिप्त स्वरमा भन्यो हामी सुँगुरसँगै जन्मेर सुँगुरसँगै हुर्केका मूर्ख बाजेहरू